बसेको थिए मेरो सामु तिमी दा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हाँसेको थिएँ मेरो सामु तिमी दा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हाँसेको तिमीबाट टाढा हुनु मलाई कसैको गर्थ्यो तिमीलाई साथ दिन्थे जन्म नाता टुट्ने डर थियो तिमीबाट टाढा हुनु मलाई कसैको गर्थ्यो तिमीलाई साथ दिन्थे जन्म नाता टुट्ने त्यसै आँखा तर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हँसेको कसरी म टाढा भए धेरै माया गर्थे तिमीलाई किन आज नौलो बने सबै थाहा छ तिमीलाई कसरी म टाढा भए धेरै माया गर्थे तिमीलाई किन आज नौलो कहाँ खुसी छ तिमीलाई अरूले छुँदा किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा म कहिले हँसेको थिएँ मेरो सामु तिमी रुँदा किन त्यसै गाली कहिले काहीँ भेट हुँदा किन त्यसै आँखा छौ बाध्यतामा टाढा हुँदा म कहिले हँसेको